नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीमा कार्यक्रम अर्पणको चौतारीको पर्ख्यामा बस्नुहुने तपाईँ सम्पूर्णलाई हजुरबाले पनि स्वागत गर्नुहुन्छ केही बेरपछि कहाँ जानुभयो मेरो हजुरबा ए हजुरबा लट्ट नै उही आइसक्यो नि त नि कहाँ गराएर बसेर हुन्छ अब यो बिस्तारै ताना कान्छ यो उकालो यो खुट्किलो भन्छ के भन्छ यसलाई यो भर्याङ चढ्ने धेरै गाह्रो हेरेर कान्छ के गर्ने लगाएपछि एकैचोटि दुईवटा सिँढी तिनवटा सिँढी उक्लेर आउनु नखोज्नुहोस् न हजुर बा एक उन्टा सिँढी उक्लाउँदै आउनुहोस् के हो त्यही भएर हात समाएर चाहिँ तान्नु माथि तान्नु खोइ जाने ल आए है त नमस्कार ल मेरो तर्फबाट खोइ नाता नातिनी आइसक्नु हो कि हेर ल बाहिरतिर हेरेर जान्छु राजनाति ओ राजनाति सन्चै हो सन्चै छन् अरे राजनातिले नभेटे कति भएको हेरेर जान्छु मैले पनि है त्यही भएर राजनातिलाई चाहिँ जहिले पनि गेट मात्रै राख्ने हजुर म पनि भित्र जान्छु भन्ने थिएँ कि आज मलाई अनि त्यही भएर राजनाथले खबरै नसोधिकन म त खुट्टैभित्र छिरेँ आज त्यही उकालो चढ्नु पऱ्यो भनेर अनि राजनाथले ल्याएर राजनाथले हात दिएर चाहिँ चौतारीमा टक्काएको चौतारी पछाडि बसेर त्यो मुसुक्क हाँसुन फेरिदिएर कान्छु हो राजनाथी उत्तरपट्टि अनि यतापट्टि दुईजना होइन नाति हो म राजन गुरुङ अनि हाम्रो आदरणीय हजुरबा हजुरबा हजुरबा है अनि सुन नाति हजुर भोलि त मलाई त हजुरबा भन्नु छोडेर ए छोटे बाजे भन्न थाले किन यस्तो अब दाँत झरो नि त हजुरबा तपाईँको अब त्यहाँ नक्कली दाँत हाल्ने भनेर डेन्टिस्ट कहाँ लाने भनेको फुर्सदै नभएर यो असार साउनमा हेर्नुहोस् हजुरबा भर्खर असार पन्ध्रमा धान रोपियो अहिले चाहिँ अब फेरि गोड्ने बेला भएको छ हजुर त्यही भएर अब हस्पिटल जाउँला नि तिजो आउनु लाग्छ उसो बिस्तारै जाउँला क्यारे होइन कार्यक्रम अर्पणको छ हजुर होइन चौतारीमा आएपछि फेरि अर्पणलाई बिर्सिनु हुँदैन फेरि होइन अनि फेरि अर्पणको चौतारीले बिर्स्यो भने चिसो कहाँबाट खाने खालि एसीमा बसेर मात्रै हुन्थ्यो र होइन यो कृत्रिम चिज खाएर मात्रै हुँदैन प्रकृतिको नि खानु पर्यो क्यारे होइन अनि त्यही भएर स्वच्छ हावा खानु मन छ भने तपाईँ सदा साइकलमा मोटरसाइकलमा कारमा अब के भन्छ यो आकाशमा चरा ए हवाईजात हवाईजात हवाईजातमा भन्थ्यो क्यारिमल यो हवाईजातलाई त्यो पिल्ले न के पनि भन्दो रहेछ चिलगाडी हजुर चिलगाडी यो सुन्न खान्छु चिलगाडी चढ्ने कति धोको छ कि मलाई कहिले चढाउँछु अब न दिनुहोस् न तपाईँको त्यो वृद्ध भत्ता आउन दिनुहोस् न चढाइहाल्छु नि खालि वृद्ध भत्ता वृद्ध भत्ता भन्छ नि लान्छी कहिले भने कहिले दसैँ पछि चढाउँछ हजुर भन्यो अस्तिदेखि फेरि यो साउन असारमा चढ्नु हुँदैन यो धेरै मौसम चेन्ज भइरहेको कहिले चाहिँ मान्छौ त तर रिस्क नभए बेलामा लाने हजुर मन फेन्सी स्टोरमा मनकामना फेन् फेन्सी स्टोरमा मनकामना फेन्सी स्टोरमा लाने होइन मनकामना फेन्सी स्टोरले पुरस्कार पनि दिन्छ हजुर को कोलाई दिन्छ पुरस्कार मैले पाउँछ त कसले पाउँछ सुन्नुहोस् न म भनिहाल्छु नि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै तपाईँ हामीसँग आउनुहोस् हामीसँग रमाइलो कुराकानीको साथमा उखान टुकाको खेल हुने गर्दछ कार्यक्रममा सही जवाब दिनुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था गरेको छ पुरस्कारको व्यवस्था गरेको छ मनोकामना मलाई पेलिन पनि चढाउँथ्यो मनोकामना फेन्सी स्टोरले होइन होइन चलाउन सक्छन् के कसरी चढाउन सक्छ भनिदिउँ ल भन्नुहोस् त हजुर त्यहाँ गएपछि कोट किन्ने काम छ कोट भन्ने थाहा छ कस्तो यो लगाउने कोट नि झ्याममा लाएर दौड सुरुवाल जस्तै टक्कर दौड सुरुवाल माथि लगाउने कोट हुँदैन स्टा कोट भन्छ हो त्यो पनि चिन्ने अनि यो बिएफडिएर हिल सुट भन्ने थियो नि होइन कस्तो हुँदो रहेछ भने चाख्नु मन लाग्यो कि ल हात चाख्नु मन लागेर लगाउनु मन लाग्यो भन्नुहोस् न ए लाउन मन त खानेकुरा त खानेकुरा कुरो कि भने खाने अन्त फेरि यो बे अफ डियर हिल सिज पनि पाइन्छ सुज भने जुत्ता होइन हो थाहा थिएन नि त्यो भएर खानेकुरा हो कि भनेर भने अन्त खान्छ अनि अर्को यो मकालो फुटबल पनि पाउँछ है हो त्यो जुत्ता चप्पल चाहिँ लगाएर म यो बोल्ने के भन्छ यो चरामा चाहिँ चढ्न मन लाग्यो चिलगाडीमा चढ्नु मन लाग्यो होइन लानु चाहिँ पऱ्यो हेर फेरि खालि लाने लाने मात्र भनेर चाहिँ हुँदैन होइन कन्फर्मै भइसक्यो त्यसरी भनेर हुँदैन कन्फर्म भनेर मात्रै हुन्छ हाम्रो नेताहरूले पनि के भन्छन् थाहा छ संविधान लेख्ने कन्फर्म भयो भन्छन् तर अहिलेसम्म लेख्दैन होइन भएकै हो हजुर त्यस्तै त्यस्तै भएको हो तिमी पनि त्यस्तै पारा कहाँ त्यस्तो पारा नचन नचन कुरो अनि संविधान लेखाएन तिमीले पनि मलाई अनि यो पिलेन चढाउने हजुर भयो हजुर भयो भन्दा भन्दै थियो त्यतिको फास हाते हाते फुस हुने जस्तो त्यस्तो हुँदैन ल फोन नम्बर भनिदिनु त हजुरबाको आशीर्वाद लिन ल कहाँनिर आउने भनेर फोन नम्बर भनिदिनुहोस् कताको फोन नम्बर मनकान पेन्सिस्टुको अर्पणको चौतारीको यो बर्दा पिपलको होइन बर्दा पिपलको सुनौ साथै साथै भनिदिनुहोस् शून्य छप्पन्न पाँच तिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो हुँदै आउनुहोस् यो मनोकामना फेन्सी स्टोरको तर्फबाट आकर्षक पुरस्कार पनि जित्नुहोस् सही हो गुरु ल हजुरबाले आज पहिलो पटक सही कुरा घाँटे सधैँ सही बोले तिमीले आज मात्रै सुन्या हो क्या हो तिमीले सधैँभरि ल राम्रो कुरा गर्नुपर्छ गर्नुपर्छ कान्छ भने सिकाएको ल भन्दा अनि सही कुरो मैले सोधै गरेन खालि एउटा कुरालाई सम्झ्यो अनि त्यो पछि फेरि सही भएन भन्ने कुरा नगरन काम थियो हजुरबा फेरि गुवा भने फेरि बच्चा जस्तो फेरि गुवा गरिदिनु थाल्यो भने हजुरबा फेरि होइन हुन त गाई जात्रा आउनु जति रोयो भइगयो नि भनेपछि मलाई तिमी गाई जात्रासँग नि होइन नि अब बुढो मान्छे रोयो भनेपछि त गाई जात्रै मनाउनु लगायो भन्छन् नि त मान्छे ए ए हो र भनेपछि उसो भए गाई जात्रा मनाउनु त पर्ला जस्तो मलाई पनि अब मनाउनु पर्छ नि हजुरबा वर्ष दिनमा एकपटक गाउँ चाड्ने अब अनि सुन नाति हजुर यो के बर्खा आउनु यो पिलियन चढ्न पाइँदैन भने कि ल्याएर पाइन्छ भनिरहेको छ त अनि जाउँ न त उसो भए आज है चढ्न ल ल ल जाने भए जाउँ जाउँ जाने भए होइन त्योभन्दा अगाडि तिमीले एउटा गीत गाउनुपर्छ मैले मेरो त आवाज के छ र अब तिमीलाई त्यो गीत आउँछ मैले सुनेको छु होइन म त्यो तिमीलाई त्यो गीत सम्झाउँछु तिमीले त्यो गीत गाउनु पर्यो यो बाजेको पालामा के के न भने गीत आउँछ नि तिमीलाई भन्नु त कुन चाहिँ हो मलाई स्मरण गराउनु पर्यो त्यही त नि मैले भन्दाखेरि शब्द बाजेको पालामा भन्ने गीत के अझै अलिक कन्फ्युजनै भयो गाएरै सुनाउनु पर्यो हे कस्तो छ स्वर हेरी आहा स्वर त त्यो उयो नि हजुर बा उयो भनेको नारायण गोपालको जस्तो होइन नारायण गोपाल त अब सकिसके मान्छे अब अहिलेको उदित नारायण भनौँ भने पनि उनी इन्डियामा छन् राजेश पायल राईको जस्तो राजेश पायल राईको जस्तो हो होइन होला हो भने राजेश पायल राईको त्यो दर्शन नमस्ते भन्ने मैले त्यो भन्नु खोजे होइन नि त बाजेको पाला हो भन्ने गीत भन्दैछु त लगाउनु गाउनु नि त गाउनु गाइदिउँ ल हे बाजेको पालामा मिलेन क्या हो अलिअलि मिल्ला जस्तो भयो मिल्ला जस्तो भयो उसले तिमी गाइदियो नि त कहाँ हुन्छ हजुर तपाईँले गाउनु न हेर्ने हेरि नातिले फेरि भाउ खोज्न थाल्यो तपाईँको पल्टनको आवाज र यहाँको आवाज कति राम्रो छ सबैले त्यही भन्छन् साँच्चै हो हे हाम्रो पालामा मोहर पाथिनु न हो अरू बाजेका कपालमा मोहर पाथी नुन ए हाम्रा पालामा नुन भयो सुन माया त्योपछि तिम्रो लाग्छ त्यसपछि नै आउँदैन के हजुर बाजेकै पाला गीत चिन्नु म एकछिनपछि सिकाउँछु है त सुन सुन सुन अनि नाचेहरू कसरी पर्छ साथीहरूले यसो भित्र बोलाउनु पर्यो बाटो देखाउनु पर्यो नि भित्र आउनको लागि तपाईँ अर्पणको चौतारीसम्म सित तलता पनि छ यहाँनिर पानी पर्यो भने पनि सबै ढाक्ने व्यवस्था छ घुमै लिएर आएर ढाक्छौँ हामी है शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो नम्बर हुँदै तपाईँ हामीसँग आउनुहोस् रमाइलो कुराकानीको साथमा उखान टुक्काको खेल खेल्नेछौँ अनि तपाईँलाई आकर्षक पुरस्कार पनि दिनेछौँ जसले हामीसम्म आइपुगेर उखान टुक्काको सही जवाब दिनुहुनेछ उहाँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ मनकामना फ्यान्सी स्टोर्स र रत्नगर दुई हाई स्कुल रोड चितवनले जहाँ तपाईँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल पाउनुका साथै ब्याग विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार अर्डर बमजिमका जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ सँगसँगै स्काई सुज बिएफडिएर हिल सुज शिखर सुज मकाल फुटवेयर र विभिन्न कोरियन र थाइल्याण्ड जुत्ता चप्पलहरू पाइने एकमात्र स्थान हो मनकामना फेन्सी स्टोर र सम्पर्क नम्बर रहेको छ शून्य सपन्न पाँच बैसठी तिन सय सन्ताउन्न अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे मोबाइल नम्बर रहेको छ यो दुईवटा नम्बरमा फोन गर्नुहोस् तपाईँलाई आवश्यक परेको ब्रान्डेड जुत्ता चप्पल र ड्रेसहरू मगाउन सक्नुहुन्छ प्रोभाइडर हुनुहुन्छ रमेश लोहने अब भने यो गीत राख्छु तपाईँको लागि हजुरबाल केही बेर अगाडि गाउनु भएको थियो यो गीतपछि फेरि आउनेछौँ रेडियो अर्पण सँगै रहनु हाम्रा पालामा नुन भयो सुन ए हाम्रा पालामा भयो सुना माया के के को बजार बटौली बजारमा हजुर बा बटौली बजारमा बटौली बजारमा हो होइन ल हो रे हो स्पष्टसँग अघि गानाले मजाले भनिसकेको हजुर कहाँ छ भने कि मैले कहाँ यो नुन भने त फेरि हेर्नुहोस् रत्नगर दुई हाई स्कुल रोड चितवनमा छ हो त्यो भन्नु पऱ्यो नि त अनि फोन नम्बर पनि चाहियो चाहियो चाहियो शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न फोन नम्बर क्या आज फोन नम्बर मोबिल नम्बर पनि छन् मोबिल मोबिल भने यो बाइकमा हाल्ने कहाँ फेरि हातमा बोकेर हिँड्ने फोन ए ए भनेपछि त्यो फोन टुङ्ग घन्टी बज्ने थिएँ है हो त्यही फोन हो हाम्रो पालामा थिएन नि त त्यो भएर थाहा भएन मलाई मैले त्यो मोटर बाइकमा यो वर्कसप भन्दो रहेछ होइन त्यो मोटरसाइकल बनाउने ठाउँमा चाहिँ त्यो गाडीको चाहिँ खाना रे भने यसो हाल्दा देखेको थियो कि त्यो त मोबिल हो नि मोबिल त्यही त तिमी मोबिल भन्यो नि त मोबिल र मोबिलमा फरक छ ए ए फरक छ भनेपछि यो मुबिल कस्तो खालको मोबिल भन्नु ल मोबिल भनेको ट्याक ट्याक ट्याक दबाउन मिल्ने हुन्छ होइन कति हो त्यो भन्नु ल हो त्यो अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे के भने त्यो बुझ्ने नगए नहुने बिस्तारै भन के भने त्यो त्यो के भन्छ त्यो बिग्रिया रेडियो के भन्छ त्यो क्यासेटले गीत रिल जस्तो के भने एउटा उखान भनिदिन्छ बुढा कान बन्चर ल्याउनु मलाई हाने होइन होइन होइन हजुर त्यस्तो हुन्छ गलत काम कहिले पनि हुँदैन यो भन्नु यो मोबिल भन्यो कि के भन्यो यो नम्बर भन्नु पऱ्यो अन्ठानब्बे चार पचास अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे कति दिदी यो चाहिँ मनकामना फेन्सीको मोबिल नम्बर रमेश सरको मोबिल नम्बर चौताराको नम्बर त सजिलो छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस ए यो दुईटा नम्बर है हो नातिहरूलाई बोलाउनु त हजुरबा नाति के भइरहेछ राज नाति आउनु भएको नि के हो आउने भएन रे र नि आज अलिकति के समस्या हो नातिहरूलाई हजुरबाले बिर्स्यो के हो त्यस्तो बिर्सेको त होइन कहिले काहीँ गडबडी हुन्छ नि हजुरबा नेटवर्क लाग्दैन कहाँ अब नेपालको त के हो के हो भन्छु जम्मै कुरो यस्तै यस्तै भइरहेछ हेर्नुहोस् बिग्रिरहेछ जम्मै कुरो अब केही सप्रिन्छ कि भन्ने आश पनि छ तर यो आशै आशमा यो पराण जाने बेला हजुरबा कहाँले यस्तो हुने के खाइलाग्दो शरीर बोकेर त्यसो भन्न पाइन्छ यहाँ बाँचेर केही गर्छु नेपालमा भन्ने सोचिरहेको छु भइरहेको त्यस्तो छ हजुरबा अब केयर बाहिर बाहिर तिम्रो साथी आएको क्या बोलाउँ है त ल होइन अब राजले चाहिँ साथीलाई लखटिसक्नुभयो जस्तो छ है राजले चाहिँ अब गइसक्नुभयो गइसक्नुभयो बिचैबाट गइसक्नुभयो भनेर भनेका छन् किन जानुभयो मलाई पनि अब यहाँ सोध्न मन लाग्छ कहिले काहीँ गडबडी हुन्छ त्यसैले गर्दा पो हो कि राज के भइरहेछ भन्ने भन्छ नि होइन <laughs> कि कसो हो हजुर बाबा हो होइन यो बेदको लौरी भने थाहा तिमीलाई थाहा त अलिअलि छ सानोमा होमवर्क नगरेर बेदको लौरी चाख्या नि हो हजुर ए चाखी उसो भए चाख्यो मैले पिटेकै हो त्यो बेदको लौरीले मास्टरले पिटे नि मास्टरले मास्टरले किन पिटे त्यस्तो होमवर्क नगरेर भन्दैछ कल्खी भएपछि पिटाइ खान त नि भने कहिले काहीँ नजानेर नि गरिन्न नि नजाने नजाने कुरा पहिल्यै भन्नु पऱ्यो ल सर मास्टर साहेब मलाई यो आएन यो चाहिँ सिकाइदिनु पर्यो सक्नु पर्दैन कोही कोही मास्टर चाहिँ यस्ता हुँदो रहेछन् कि हजुर पढाउन पनि नजान्ने अनि होमवर्क पनि दिने दिन चाहिँ अब कसरी गर्ने भनेर सोद्धा पनि नभनिदिने अनि होमवर्क गरेन भनेर कुट्ने खाले नि हुने त्यो पढाउन नजाने कस्तो खालको मास्टर कोही कोही मास्टर त्यस्ता थिए त्यति बेला है हजुर म जस्तै तपाईँ त धेरै ट्यालेन्ट हुनुहुन्छ कति कुरो सिकाउनुहुन्छ मैले तपाईँबाट कति जानिसकेको छु तर म मास्टर होइन हो म मास्टर हो त म त हजुरको होइन राज राजलाई हेर्नु हजुर तपाईँ त मास्टर हो क्या हेर्नु कसरी भने त्यसले त्यो म चाहिँ मास्टर होइन म चाहिँ के हो हजुर डक्टर हो फेरि गहाने बुढाले के अस्ति मैले त्यो के भन्छ यो रामायण लेख्ने मान्छेको बेलामा साहित्य वाचन गरेन फेरि भन्नुहोस् त कुन चाहिँ एउटा छ कुन चाहिँ हो त्यो ल बिर्सिसकेको चाहिँ अब कति सिकाउने अघि मास्टर भएको अघि डक्टर भएको अहिले के के भएको के के भएको अघि यसको दिमाग नबस्ने चाहिँ कति सिकाउने हो अनि अब एकचोटि सिकाउनु अन्तिमबाट अन्तिम पटक नसिकाउने यो बिर्सिया बिर्सिया गर्छ कति सिकाउने हुन्छन् आजभोलिको तपाईँलाई थाहा छैन आज भोलि तरकारीमा पनि सन्तानब्बे प्रतिशत चाहिँ त्यो विषादी मिसेर आएको हुन्छ हामीले त्यही खाएको अनि यस्तो दिमाग भएको ए ए भनेपछि तिमी सन्तानब्बेलाई अन्ठानब्बे बनाएर खान्छ क्या होइन उपाय पनि छ हजुर बाबा गराउने उपाय पनि छ भन्नु पर्दैन त अमिलो फलफुल हुन्छ नि जस्तै कागतीहरू जस्तो कागतीहरू कागतीको झोल आउँछ नि अमिलो हो त्यो कागतीको झोललाई चट्ट पानीमा हाल्ने होइन तरकारीमा हाल्ने तरकारी होइन होइन पानीमा हाल्ने त्यो कागतीको झोल त कति थोरै थोरै हुन्छ नि त अनि पानीमा हाल्ने त्यो पानीमा चाहिँ अनि चट्ट तपाईँको त्यो सन्तानब्बे प्रतिशत विषादी भएको तरकारी छ नि हो त्यो तरकारीलाई डुबाउने केही बेर डुबाएर चट्ट त्यहाँ राखेर अनि चट्ट पखाल्यो भने धेरै जसो विषादी चाहिँ त्यहाँबाट नाश हुँदो रहेछ ए त्यो अमिलो त्यो विषादीलाई तान्ने हो खाइदिने खाइदिने नष्ट गर्ने मैले पुस्तकमा पढेँ भनेपछि औषधिलाई चाहिँ त्यत्रो कुरो गर्दैछ हामीले अमिलो खाने बेला हाम्रो पेटमा असर गर्दैन पेटमा पनि गर्छ लिमिटेसनमा रहेर खानु पर्यो नि भनेपछि हेर्नु किन भन्नु खोजेँ भन्दाखेरि नि खान्छु मैले धेरै नाता नातिने अमिलो भनेपछि यति भुत्तुकै रहेछ भुत्तुकै म त भुत्तुकै मरे यस्तो यस्तो कुरो हुँदो रहेछ होइन त्यही भएर चाहिँ यो अब यो औषधिलाई विषादीलाई पनि काट्न सक्दो रहेछ अमिलोले कतै हाम्रो यो आन्डालाई चुर्ने हो कि भन्ने डर लाग्यो यस्तो त हुँदैन नि हजुर हाम्रो ज्यानलाई पनि अम्लीय चिज चाहिँ चाहिन्छ क्या चाहिन्छ चाहिन्छ चाहिन्छ उसो भए राम्रो उपाय चाहिँ के रहेछ भन्दाखेरि औषधलाई निकाल्नको निम्ति औषधलाई चाहिँ प्रशोधन गर्नको लागि चाहिँ के रे त्यही हो हजुर त्यही हो अमिलै चाहियो होइन कागती जस्तो हुन्छ होइन कागती पनि अमिलै हो अमिलो फलफुल जुनसुकै भए पनि भयो भोगटे चल्छ कि चल्दैन भोगटेबाट पनि अमिलै रस आउँछ चल्छ होला हजुर निबुवाबाट त्यो त झन् स्योर भयो स्योर भयो होइन चुक पनि भन्छन् क्यारे अमिलोबाट है चुकको कुरो गर्नु मुख रसा खाने हो चौतारो लिएर आज आज मैले हामी त्यो गरेर नातिलाई देखाउनु पर्थ्यो यस्तो हुन्छ यो औषधिमा चाहिँ यस्तो निचार हाल्नु पर्छ सिकाउँछु भने नातिले पहिल्यै त्यो <laughs> त्यही भएर हजुरबा भन्दै एक स्टेप अगाडि रहेछ ल अब बुढेसकाल लगाएर मान्छेले उछिनेर कहाँ पुगिसकेको छ नातिलाई सिकाउँछ नि रात नातिलाई चाहिँ थाहा छ कि छैन कुन्ने रातलाई म सिकाइहाल्छु नि हजुरबा किन नातिनुहुन्छ ल उसो भए यसो गरौँ हजुरबा अब अब आज हाम्रो टेलिफोनमा चाहिँ केही गडबडी देखिएको छ है फोन आइरहेको छैन आउँदा पनि साथीभाइहरू चाहिँ बिचमा छुट्टिनु भएको छ अब यो त्यो बाह्र कराइरहेछ ती लाउने लाउने बेला आउने बेला पनि भयो बाख्रा पनि करायो रेडियो ती खोल्नु पर्यो कि राजनाति मात्रै एक्लै गीत सुनेर बसिहाल्ने हेर्नु पनि ए राजनाति गीत ठुलो रहेछ ल हो मैले गदफी नानी गदफी नानी नजिकबाटै गएर बिचिन्जानी मौरी घुम्यो फुलको रसैमा म त हिँडी पोखरा माया हिँड्यो दाङको बसैमा गदफी नानी गदफी नानी नजिकबाटै गएर बिचिन्जानी मौरी घुम्यो फुलको रसैमा म त हिँडी बसैमा साकिना डारले साकिना डारले मन बिगार्यो चिनेको कामले मौरी घुम्यो फुलको रसैमा म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा साकिना डारले साकिना डारले मन बिगार्यो चिनेको कामले मौरी घुम्यो फुलको रसैमा यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदेखन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnanagar एक राहत चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा त अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी काँक्री प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ मनोरञ्जन केन्द्र सबै तनो छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लन्चिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK dot com सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जीके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance internship labour hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर चावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर चावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहानी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास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 number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार से पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ यहु मेरो त आइएल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब निकालिसक्नु भएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, Phonemes class, and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Line Suk Narayangarh, phone 056 571 091 571 091. सिद्धार्थ रेफ्रिजरेसनमा CG air condition New York CG air condition खरिद गर्दा उन्नाइस इन्चको एफजी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी सिगो बेको हुन्डाई एलजी ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक चौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैसठी छ सय सत्तरी होइन बिबिएम भनेको चाहिँ के हो ल बिबिएम भनेको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट हो नि ए होइन यो नयाँ विषय हो कि क्या हो हो यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो अनि यो बिबिएम पढेर केटाकेटीको भविष्य कस्तो हुन्छ त ए एक सय एघार बिबिएम त अन्तर्राष्ट्रिय विषय हो बिबिएम पढेर त उनीहरू कुनै पनि वित्तीय वा अन्य संघ संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त शैली स्मृति बहुमुखी क्याम्पस रत्नगरमा हुन्छ चितवनको अन्य क्याम्पसमा हुँदैन भर्ना चाहिँ कसरी हुन पाइन्छ भर्ना हुनका लागि कक्षा एघार पास गरेका सबैले प्रवेश परीक्षाको फर्म भर्न पाइन्छ प्रवेश परीक्षा पास गरेपछि बल्ल भर्ना हुन पाइन्छ अनि प्रवेश परीक्षा चाहिँ कहिले हुने रहेछ त प्रवेश परीक्षाको फर्म भर्ने म्याद बढाएर यही श्रावण महिनाभरि छ अनि भाद्र दस गते प्रवेश परीक्षा हुँदैछ सम्पर्क सैद स्मृति बहुमुखी क्याम्पस रत्नगर टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक सय सत्तालिस पाँच एकसठी चार सय सत्तालिस र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी शून्य सत्तालिस र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न चार सय छिहत्तर कता हिँड्न थाल्यो हुन् ऐ यतै छु हजुर कहाँ कहाँ जान लाग्यो ब्याग बोकेर चाहिँ कतै हिँड्दा म त हिजै पोखरा भने गीत चाहिँ सुन्यो रेडियोमा पोखरा चाहिँ हिँड्न थाले तिमी त पोखरा बडो रमाइलो लाग्छ हजुर म त त्यतै जाउँ कि भनेरै हो हुन त जान खोजे किन जान खोजे किन भन्दा नि घुम्न भनिरहेको छु अनि घुम्न म चाहिँ हिँडे पोखरा माया हिँडे कता कता भन्ने जस्तो लागेको थियो फेरि मायाको पछि डरिन थाल्यो के तिमी पनि भनेर सोधे होइन घुमघामको लागि भनेपछि यो पोखराको फेवा तालमा गएर चाहिँ फेवा तालमा साइली भन्ने गीत गाउने काम लागेको माछा नि मार्ने भनेपछि एक दुई किलो चाहिँ मलाई पनि है अनि दाँतले मिल्छ र हजुर नमीले अब त्यो के भन्छ यो त्यसको हड्डीहरू हड्डी भन्छ के भन्छ त्यसलाई माछाको काँडा भनिरहेको छ <laughs> ए माछिकारे डाँडैमा घर भन्ने गीत सुनेको तिमीले अब त्यस्तो राम्रो गीत कति सुनेको छु कति सुनेको छु सुनेको छ माछिकाडे बाटोमा घर छ कस्तो राम्रो छ अब तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय सात फुल फास्ट प्रस्तुति कार्यक्रम अर्पणको चौतारी हजुरबा अनि म तपाईँको दिलको साथी राजन दिल उपस्थित हुने गर्दछौँ उखान टुक्काको खेल अनि रमाइलो कुराकानी उताबाट राजको इसारा कोही साथी हुनुहुन्छ भन्ने होइन आज चाहिँ हामी साथीहरूसँग कुरा नगरौँ भन्ने सोच छ हजुरबाको र मेरो त है हजुरबा त्यही हो त्यही हो अब आउनु भएको छ उहाँहरूसँग कुराकानी चाहिँ राम्रोसँग भएको छैन अर्को हप्ताबाट एकदमै राम्रो तरिकाले चाहिँ कनेक्सन भन्थ्यो इङ्ग्लिसमा होइन के के खराबी रे हजुरबा यो फोन फोन भन्थ्यो के भन्थ्यो फोन चाहिँ एकदमै खराब भएको छ भएको छ आज अलिकति पोबर प्रब्लम भन्थ्यो के भन्थ्यो जिब्रो नभएको चाहिँ के भन्यो समस्या होला इङ्ग्लिस पनि अलिअलि जान थाल्यो कि यो राजन नातिको सङ्गत गरेपछि हेर बोल्नुहुन्थ्यो त हजुरलाई अङ्ग्रेजी इङ्ग्लिस सबै बोल्नुहुन्छ त्यो त पल्टनतिरको सम्झेर बोले यो चाहिँ अब नातिले सिकाएको घरतिर केही बुझेर सुनेर जाने ल हजुरबा अब भने बिदा माग्नुपर्छ ल ल उठ्नुपर्छ होइन त अब यो चौतारामा बसेर कति गन्ठन मन्थन गर्ने यस्तो काम त डेली पनि हुन्छ तु भएको होइन भोलि पनि गरौँला पर्सि पनि गरौँला सधैँभरि गरौँला मरिलाम केसेर जिन्दगी होइन ल हो नाता हो यतिन्जेल सुनेर साथ दिनुभयो क्या र सबैजना इष्टमित्र दाजुभाइ दिदीबहिनी सबैजनालाई धेरै धेरै धन्यवाद राजनातिलाई पनि धन्यवाद होइन अनि मनोकामना फेन्सी स्टोरलाई पनि धन्यवाद अनि कसलाई धन्यवाद अनि अब अब अब त्यो फोन गर्नुभयो कति साथीहरूले फोनमा हामीले प्रत्यक्ष कुराकानी गर्न भन्ने सकेनौँ क्षमा प्रार्थी पनि छौँ होइन फोन गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि के के भन्नुपर्छ सब भन्नुहोस् न अझै तपाईँ मैले भने नि ल फोन लाइनमा आउनुभयो कतिजना चाहिँ बाटोमा आएर फर्केर जानुभयो कतिजना भित्रै आउने कोसिस गर्नुभयो होइन तर अलिकति फोनमा समस्या भयो त्यही भएर धेरै कुराकानी गर्न सकेनौँ आज साथी तपाईँको हाम्रो नाता नातिनीसँग होइन नाति धेरै धेरै हामी चाहिँ सरी भन्छौँ इङ्ग्लिस यसमा <laughs> माथि चाहन्छौ हजुरबाले बोल्न थाल्यो भने त्यो मस्त पर्या हेर नातिले हाँसिहाल्यो <laughs> अब झन् उठ्नु पर्छ कान्छी चौतारीबाट है जाने हो ल नातिलाई पनि धेरै धेरै धन्यवाद है नाति है ल अब भने जान्छौँ हामी दिन सुनेर साथ दिनुभयो W W W dot radio Arpan dot com dot एनपीबाट ध्वनि तरङ्गम एक सय चार थुप्रो पाँच मेगाटमा होइन जसरी हामीलाई साथ दिनुभयो तपाईँहरूप्रति आभार व्यक्त गर्दै अर्पणको चौतारीको आजको बसाइबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म हजुरबुवा नाति बुवा दुवैजना एकै साथ छुट्टिन्छौँ हवस् नमस्कार